झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझनकारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज विश्वको जुनसुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई तथा सम्पूर्ण मित्रहरूलाई अभिवादन टक्राउन चाहन्छु कार्यक्रमको सुरुवातको यो क्षणमा र कार्यक्रम लोकझनकार हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब एघार बजेसम्मको समयमा लिएर उपस्थित हुने गर्दछौँ र यो समयमा तपाईँलाई लोकसङ्गीतका विविध पाटोहरूको बारेमा जानकारी दिने गर्दछौँ हरेक दिन फरक फरक कुरा हामीले कार्यक्रम लोकझन्कारमा गरिरहेका हुन्छौँ कहिले कलाकार मित्रसँगको कुराकानी कहिले नयाँ भाका कहिले पुरानो भाका यस्तै यस्तैमा कार्यक्रमको यो क्रम अगाडि बढ्ने गर्दछ आजको यो आइतबार व्यवसायमा भने हामी लोकसङ्गीतको पुरानो युगलाई फर्केर हेर्छौँ पुरानो दिनलाई फर्केर हेर्छौँ भन्नुपर्छ र पुराना दिनमा निस्किएका भाकाहरू जुन वर्तमान समयका लोक तथा दोहोरी भाकाहरूको एउटा दरो खम्बा दरिलो खम्बाको रूपमा स्थापित भएका छन् ती भाकाहरूलाई हामीले कार्यक्रममा आज अगाडि बढाउनेछौँ कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु पुरुषोत्तम नेउपाने अनि हरिदेवी कोइरालाको आवाजमा ऐना हेरेर लाम्मा यहाँ लाउनेले धोको फेरेर केवल तपाईँका लागि मेरो साई तै परेको साई तै परेको वनको मृग ओराले झरेको ऐना हेरेर ऐना हेरेर लाउ माया लाउनीले रोको बेरेर साई तै परेको साई तै परेको वनको मृग काली उकाली ओराली काली ओराली मनको धोका पुर्याइदेऊ देउराली लवमाया लाउनेले धोको फेरेर निकै सुमधुर भाका हामीले यो क्रममा अगाडि सार्यौँ यो भाका जति समय बित्दै जान्छ र पनि उत्तिकै सदाबहार रहेको छ उत्तिकै लोकसङ्गीत पारखीको मनमा बस्न सफल भएको छ उत्तिकै मन पराउनु भएको छ उत्तिकै माया गर्नुभएको छ र यो भाका सधैँभरि जीवन्त रहिरहनेछ यो हाम्रो विश्वास हामीले यति बेला यो भाकालाई अगाडि बढायौँ ऐना हेरेर यहाँ लाउनेले धोको फेरेर कार्यक्रम लोकझन्कार सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाजको ध्वनि तरङ्गमा र हामी दिनदिनै आउने गर्दछौँ व्यवसायीलाई लिएर लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर तपाईँलाई जानकारी दिनको लागि र आजको यो पुरानो भाका सुन्ने दिन हो पुरानो भाका सुन्ने बसाइ हो अझ भनौँ आज बिहानै धेरै ठाउँमा पानी परे चितवनमा र मौसम चिसो चिसो रहेको छ भन्नुपर्छ गर्मीको महिना भए पनि चिसो मौसमले हामीलाई स्वागत गरिरहेको छ यति बेला फेरि अर्को भाका अगाडि बढाउँ राम थापा अनि तारा थापाको आवाजमा कट्टर कट्टरमा तिम्रो सौदो जै ज्वाइँ आयो मोटरमा यो भाकाले यस्तै भन्दैछ अलिकति रमाइलो खालको भाका हो रमाइलो परिवेशलाई समेटेको भाका हो र यो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँछु यो भाकासँग एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि कार्यक्रम लोक तपाईँ हाम्रो फेरि पनि भेट हुनेछ पठाइदेऊ मातिर तिम्रो पिरा पठाइदेऊ मातिर देऊ छोरी देऊ छोरी गई हुन मन्जुरा त्यो मन गर थिर ए त्यो मन गर थिर कालै मानिनु हुन्न फिर बुढेसकालै मालिनु हुन्न फिर कर्मा पानी ए होइ होइ यो जनपानी ला होस गरे कटर कटरमा ए कटर कटरमा तिम्रो साउँदो जै आयो मटरमा तिम्रो सौदो जै आयो तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो आठ नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुख रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी आरटीआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ चौक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो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 स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ ट्रेनिङको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitaun dot com मनोरञ्जन केन्द्र चाहिँ हाम्रो ठाउँमा मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर फेरि पनि स्वागत छ एकैछिनको विश्राम पछिको समयमा तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज अनि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको दैनिक प्रस्तुति कार्यक्रम लोकझनकारको झन्कारको व्यवसाय तपाईँ सुनिरहनु भएको छ आजको यो आइतबार व्यवसायमा तपाईँका लागि विविध पुराना लोक भाकाहरूलाई मैले स्थान दिइरहेको छु कार्यक्रममा र विश्रामभन्दा अगाडिको समयमा दुईवटा भाकाहरू हामीले तपाईँको लागि अगाडि बढाइसकेका छौँ र फेरि पनि यो कार्यक्रमको क्रमलाई अगाडि बढाउँदैछु आज मादल बजेको किन गाउँघर दुनियाँ बिउजाउन जनकवि केसरी धर्मराज थापाले सङ्कलन गर्नुभएको यो भाका तपाईँको लागि मैले अगाडि बढाउन लागिरहेको छु कार्यक्रम लोक झन्कारमा र यी पुराना भाकाहरू जति सुन्यो उति जीवन्त लाग्ने गर्दछन् अर्को जीवन्त लाग्ने भाका तपाईँको लागि म अगाडि बढाउँछु आज मादल बजेको किन गाउँ गाउँघर दुनियाँ बिउझाउ आज मादल बजेको किन गाउँघर दुनियाँ बिउझाउन सानो सानो रानी लेकै बाटो झर्यो पल्ला गाउँको नौलो भाखा पल्ला गाउँमा सर्यो परदेशीले खोला तर्यो हुँदै दोभानीमा भैँस चढ्यो लालु पाते फुलको जवानीमा आज मादल बजेको किन गाउँ घर दुनियाँ दिउँ जाउन आज मादल बगेको किन गाउँ घर दुनिया दिउँ गाउँ रातो सेतो गुराउसित लेकै माथि फुल्यो सात रङ्गे जिन्द्रेनीको नयाँ बाटो खुल्यो घाम गए पर परै छाया खसालेर माया फर्क्यो वरवरै प्रीति अँगालेर आज मादल बजेको कि गाउँ घर दुनियाँ दिउँ जाउन न आज मादल बजेको कि गाउँ घर दुनियाँ दिउँ जाउन न पात झरेको फुल छैन गोलाइसीको रुख मुस्कान मर्यो आँसु छैन अँधेरै छ मुख मेरो राजै यो देशको माया गरी बस आज मादल बजेको किन गाउँ घर दुनियाँ न आज मादल बजेको किन गाउँ घर दुनियाँ बिउजाउन जनकवि केसरी धर्मराज थापाको आवाज तपाईँले सुनिसक्नु भएको छ यो क्रममा र कार्यक्रम मुलुक झन्कारको हामी अलिकति अन्त्यतिर पनि आइसकेका छौँ तपाईँलाई नै विविध पुराना भाकाहरू राखेर मनोरञ्जन दिँदा दिँदै कार्यक्रमको समय सकिएको छ भन्ने इसारा आत्मीय मित्र राजबाट मैले पाइरहेको छु यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण धेरै धेरै धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जमा भोलि फेरि पनि कार्यक्रम लोकछनगारको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ जाँदा जाँदै पाइन खबर घर फर्की आउनुहोस् मेरो हजुर यसै भाकालाई पृष्ठभूमिमा छाड्दै यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य बिदा हुन्छु नमस्कार वीर करारा पाएनी ज्योति हिन्दू मैले दिनाको नौचोटी तिम्रो खबर पाएसी धान मेरो छाती चरारा